नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलप्रासीको खोला नजिकै गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ मृत्यु हुने युवकको शनाखत भएको छैन सोमबार राति साढे एघार बजे दुर्घटना भएको अरूखोलादेखि झण्डै दुई किलोमिटर पश्चिमतर्फ जंगलको बीचमा मध्यरातमा ठक्कर दिएर गाडी फरार भएको र फरार गाडीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ट्राफिक खबर हेटौँडा चार पशुपति मन्दिर नजिकै टाटा सुमो र टेम्पो ठोकिँदा एकजनाको ज्यान गएको छ तेह्रजना घाइते भएका छन् न एक ज सोह्र साठी नम्बरको टाटा सुमो र न एक ह चार दुई छ नम्बरको टेम्पो ठोकिँदा वीरगन्ज बौरहीका वेद व्यास प्रसाद शर्माको ज्यान गएको हो कास्कीमा सवारी दुर्घटनाको दर एक वर्षमै तेत्तिस प्रतिशतले घटेको छ दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना र प्रहरी सक्रियता बढाइएपछि आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीको तुलनामा दुई हजार उनासत्तरी सत्तरीमा निकै कम मात्र दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ अघिल्लो आर्थिक वर्षमा एकहत्तरवटा सवारी दुर्घटनामा जनाको ज्यान गएको थियो गएको आर्थिक वर्षमा सत्तालिसवटा दुर्घटनामा जनाको ज्यान गएको प्रहरीले जनाएको छ सुरक्षित यात्राको माग गर्दै समाजले आह्वान गरेको माडीको चक्काजाम हिजो तीन घण्टा भयो सुरक्षित यात्रा सम्बन्धी विभिन्न आठ बजे माग राख्दै यातायात व्यवसाय र स्थानीय प्रशासनलाई दबाब दिन भन्दै गरेको थियो स्थानीय राजनैतिक दलका प्रतिनिधि यातायात व्यवसाय तथा नागरिक समाजका अगुवाहरूले वार्ता गर्ने सम्मति भएपछि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 सकियो ध्रुवराज बिदा भई नमस्कार ट्राफिक खबर ट्राफिक खबर का लागि सुनो हजुर टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिक्स बाइक अपाची आरटिआर 180 सीसी